जानी आए आएन तिम्रो खुसीको छेडमा मेरी मायालु जानी जाने न तिम्रो खुसीको छेडमा मेरी मायालु रिसाले होइन सोच मेरी मायालु जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी माया संसारी हेरौँ म आफ्नै सामु अरूले तिम्रो सिउँदो भरेको कसरी हेरौँ म आफ्नै सामु अरूले तिम्रो सिउँदो भरेको सधैँ साथ राख्नु मेरो चाहतियो सधैँ साथ राख्नु मेरो चाहतियो भन्न नसक्नु ठुलो भोल भयो भन्न नसक्नु ठुलो भोल भयो जानी जानी आइन तिम्रो खुसीको छेडमा मे मायालु हर दुःख म तिमी सँगै बाँड्थे यो पीडा तिमीलाई म कसरी सुना हर दुख सुख म तिमी सँगै बाँड्थे यो पीडा तिमीलाई म कसरी सुना तस्बिरा तिम्रो सुस्तार छोए तस्बिर तिम्रो सुस्तार छोए छातीमा राखे धेरै बेर रोए छातीमा राखे धेरै बेर रोए जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी मायालो रिसाले होइन लाजाले होइन अनर्थ सोच मेरी मायालो जाने जाने आइन तिम्रो खुसीको छेडमा मेरी मायालो